बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हातसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता अब खबर विस्तारमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई आन्दोलन छाडेर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ वैद्यलाई भेट्न उहाँकी निवास गङ्गबु पुग्नुभएका कोइरालाले आफ्नो असन्तुष्टि वार्ता मार्फत समाधान गर्न समेत अनुरोध गर्नुभएको बुझिएको छ कोइरालाले आन्दोलनका सम्पूर्ण कार्यक्रम छाडेर निर्वाचनको तयारीमा लाग्न वैद्यलाई सुझाव दिनुभएको छ जवाफमा माओवादी अध्यक्ष वैद्यले चुनावका बारेमा आफूहरू पनि सकारात्मक रहेको बताउँदै त्यसका लागि राजनीतिक दलबीच सहमतिको वातावरण तयार पार्नुपर्ने बताउनु भएको छ असन्तुष्टि पक्षहरूको माग वार्ता मार्फत सम्बोधन गरी निर्वाचनमा सहभागी गराउन पहल गरिरहेको काङ्ग्रेसले असन्तुष्टि सबै दलहरूसँग छलफल गर्ने बताएको छ वर्तमान सरकार गठनको विरोधमा आन्दोलन गरिरहेका नेकपा माओवादीले भने यसअघि नै निर्वाचनमा सहभागी नहुने घोषणा गरिसकेको छ यसैबीच संहिताको विषयमा पार्टीको स्पष्ट धारणा तय गर्न नेपाली काङ्ग्रेस आज आन्तरिक छलफलमा जुट्दैछ पार्टीभित्रका जनजाति नेताहरूले संहिताका विषयमा प्रष्ट धारणा ल्याउन माग गरेपछि त्यस विषयमा छलफल गर्न लाग लागेको नेताहरूले बताएका छन् आदिवासी जनजाति नेताहरूले आफूहरूको मुद्दालाई विशेष रूपमा उठाउन पार्टी नेतृत्वलाई दबाव दिँदै आएका छन् निर्वाचन नजिकै गएकाले प्रदेश निर्माण बारेमा जनता समक्ष लैचाने एजेन्डा तय गर्न पनि छलफल थालिएको काङ्ग्रेसले जनाएको छ निर्वाचन कानूनमा गर्ने प्रावधानका विषयमा सचेत गराउन एकीकृत माओवादी नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आज अन्तरिम मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीसँग छलफल गर्नु भएको छ एक प्रतिशत मत ल्याउनु पर्ने गरी बनाउन लागेको निर्वाचन थ्रेस होल्ड मतदाताको योग्यताका विषयमा ध्यान आकर्षण गराउन गठबन्धनले अध्यक्ष रेग्मीसँग छलफल गर्न लागेको हो संविधान सभाको निर्वाचनको मिति घोषणा निर्वाचन ऐन लगायतका विषयमा दवाब दिन अध्यक्ष रेग्मीसँग छलफल गर्न लागेको गठबन्धनले जनाएको छ हल साँझ छ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालवाटरमा हुने गठबन्धनका प्रवक्ता प्रेम प्रेमबहादुर सिंहले सीआईएनलाई जानकारी दिनुभयो सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेको र निर्वाचन ऐन बनाउन लागेको अवस्थामा दबाव दिन रेग्मीसँग भेट गर्न लागेको उहाँले बताउनुभयो निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचन कानूनका विषयमा छलफल गर्न बसेको मन्त्री परिषदको बैठक जारी रहेको छ बिहान नौ बजेपछि सुरु बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग निर्वाचन कानून र अरू गत एजेण्डामा छलफल भइरहेको मन्त्री परिषदको कार्यालयले जनाएको छ बैठकमा यसअघिको सरकारले गरेको नियुक्ति खारेज गर्न कांग्रेस एमालेबाट आइरहेको दबावका विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो बैठक अघि सीआईएनसँग कुराकानी गर्दै गृहमन्त्री माधव प्रसाद घिमिरेले चुनाव केन्द्रित विषयमा छलफल हुने बताउनुभयो तर विभिन्न मन्त्रालय अन्तर्गतका एजेन्डा पनि धेरै रहेको उहाँले उहाँको भनाइ थियो यो नियमित बैठक भएकाले मन्त्री परिषदले गर्नुपर्ने प्रशासनिक निर्णय हुने उहाँले जानकारी दिनुभयो चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट जारी राख्नु भएको छ उहाँले आज चिनिया राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गर्नुहुनेछ चिनिया राष्ट्रपति पिङसँग बेलुका चार बजे हुने भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्ध नेपालमा फ्री तिब्बत गतिविधि र अरू आर्थिक मुद्दाका विषयमा छलफल हुनेछ पश्चिम सेती जलविद्युत आयोजना पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल जडीबुटी प्रशोधन केन्द्रमा चीनको सहयोगबारे प्रचण्डले छलफल गर्ने उहाँको निजी निजी सचिवालयले जनाएको छ भेट चीनका लागि नेपाली राजदूत महेश मास्कीको पनि सहभागिता रहनेछ उहाँले संविधान निर्माणका लागि फेरि हुन लागेको चुनाव र नेपालको राजनैतिक जटिलताका विषयमा पनि चिनिया राष्ट्रपतिलाई जानकारी गराउनुहुनेछ हिजो उहाँले चिनिया राष्ट्रपति र विदेश मन्त्रीसँग भेटवार्ता गर्नुभएको थियो एक साता लामो चीन भ्रमणमा जानुभएका प्रचण्ड पर्सि सात गते नेपाल फर्किनुहुनेछ सिरियाका राष्ट्रपति बसर अल असादले आफ्नो देशमा द्वन्द बढाउन पश्चिमा मुलुक जिम्मेवार रहेको भन्दै त्यस बापत उनीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् सिरियाका एक टेलिभिजन संघको अन्तर्वार्तामा उनले अमेरिका र युरोपले सिरियाको आन्तरिक द्वन्दमा विद्रोही संगठन अलकायदालाई समर्थन गरेको आरोप लगाएका छन् अमेरिकाकै कारण अफगानिस्तानमा तालिबान विद्रोही जन्मिएको र त्यसको परिणाम अमेरिकाले भोगिसकेको भन्दै अब अलकायदालाई गरेको समर्थनको परिणाम पनि त्यस्तै निस्क भने टिप्पणी गरेका छन् असदले आफ्नो जितको विकल्प नभएको भन्दै हार हुने अवस्था आए सिरियाको अन्त्य हुन सक्ने बताएका छन् उनले पश्चिमी मुलुक समक्ष आफूहरू कदापि नझुक्ने र आत्मसमर्पण पनि नगर्ने दोहोऱ्याएका छन् सिरियामा विद्रोह गर्दै आइरहेको अल नुसरा फ्रन्टले अहिले विद्रोही संगठन अल कायदामा आबद्ध भएको छ अल कायदा अमेरिकाको कालो सूचीमा रहेको विद्रोही गुट हो र इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यान्चेस्टर युनाइटेड बुधबार रातिको खेलमा वेस्ट ह्यामसँग दुई दुईको बराबरीमा रोकिएको छ मेन्युका लागि एन्टोनियो भ्यालेन्सिया र रोबिन भान पर्सीले तथा वेस्ट ह्यामका लागि रिकार्डो भाजटे र मोहम्मद डियामीले गोल गरेका छन् बलियो प्रतिद्वन्दी म्यान्युलाई बराबरीमा रोकेपछि वेस्ट हाम पनि एक स्थान माथि उक्लिएको छ बराबरीका बावजुद फने उपाधि नजिक पुगेको म्यान्युले दोस्रो स्थानको सिटीसँग तेह्र अङ्कको दूरी कायम राखेको छ म्यान्युको तेत्तिस खेलबाट एक्कासी अङ्क छ बुधबार रातिकै अर्को खेलमा रेलिगेसन क्षेत्रको बिगहानलाई एक सुन्नाले हराउँदै दोस्रो स्थानको म्यान्चेस्टर सिटीले पनि उपाधिको सम्भावना जीवित राखेको छ कालोस टेबेजले अन्तिम समयमा गरेको गोलसँग सिटीले उपाधिको सम्भावना कायम राखेको हो सिटीले बत्तीस खेलबाट अडसठी अङ्क जोडेको छ प्रिमियर लिग अन्तर्गत अर्को खेलमा फुलहामलाई तिन जिरोले हराउँदै चेल्सी तेर्सो स्थानमा उक्लिएको छ चेल्सीका लागि जोन टेरीले दुई तथा डेभिड लुइसले एक गोल गरेका छन् हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो समाचार कक्षीबाट म सुजिता बिदा हुन्छु नमस्कार